भिनाको भिजा लागिसकेपछि दिदीको लागि मनै सहारा भए मेरी भान्जी भर्खर तिन वर्षकी पुगेको हुँदो दुरुस्त दिदीको त गएकी थिए दिदीले भान्जीले आफ्ना दुध खुवाएको धेरै पटक देखेको थियो तर मलाई त्यति चासो थिएन यो सब त्यो बेलादेखि सुरु भयो जब मैले दिदीको कालो बगैँचा देखेँ दिदी सुत्ने बेलामा पेटीकोट र बरा लगाउनुहुन्थ्यो म त्यो रात टिभीमा चन्द्रकान्त धारावाहिक हेर्दै थिएँ अचानक मेरो आँखा दिदीमा पऱ्यो म हैरान भएँ दिदीको पेटीकोट फर्केर उहाँको कम्मरभन्दा माथि पुगेको थियो दिदी निन्दा मस्त हुनुहुन्थ्यो दिदी खाटको डिलमा सुत्नुभएको थियो उहाँको एक हात पुतिनेर थियो भने अर्को हात सिरानीमा मेरो सास नै रोकेला जस्तो भयो दिदीले पेन्टी लगाउनु भएको थिएन त्यसले गर्दा मैले दिदीको पुती देखेँ मैले यति राम्ररी केटीको पुती देखेको छैन म बिस्तारै नजिक गएँ दिदीको पुतीमा पाता हलाराउँथेँ दिदीको पुती एकटकलाई सास रोकेर हेर्न थालेँ कति राम्रो र मासुम हुँदो रहेछ पुती म सोच्दै थिएँ मेरो पानीभित्र लाँडो उकुस मुस हुँदै थियो मलाई दिदीको फोटो खिच जस्तो लागेको थियो मेरो मनमा दिदीको पुतीमा लाँडो घुसार्ने लोप पनि आयो तर मैले हिम्मत गर्न सकिनँ दिदीको यौवनले मलाई दिवाना बनायो त्यस दिनदेखि मलाई दिदी खुब मन परे म दिदीको अङ्ग अङ्ग लोभी नजर हेर्थेँ दिदी साँच्चीकै मस्त माल थिए कति गोरी सेता मिलेका दाँत राता ओठ लामो कालो కళ్ళు बाक्लो साना साना नाक निर्दोष काजल हुनाइन अनि गोलो गोलो मोटो चाक एकदम मस्त माल थियो मलाई त पटक पटक दिदीको पुतीको झल्को मात्र आउँथ्यो भेना गएको एक महिनापछि दिदीले भेनालाई खुब मिस गर्न थाल्नुभयो म अब दिदीको भाइ मात्र नभई साथी सहारा भएको थिएँ कोठामा चाहिने सामानको खरिद र अन्य काममा पनि मै सहयोग गर्थेँ दिदीको स्वभावमा परिवर्तन देख्न थाल्यो दिदी र म निकै कुरा गर्थ्यौँ दिदी मेरा गर्लफ्रेन्डका बोटमा कुरा गर्न चाहिँ बोट हुनुहुन्थ्यो एकपल्ट मैले दिदीलाई छाडा हुँदै भन्ने तपाईँ यति राम्रो हुनुहुन्छ तपाईँको पनि बेला बेलामा निकै बोयफ्रेन्ड थियो होला है मेरो कुरालाई दिदी छड्के आँखाले नजर हेरेर भन्नुभयो अँ राम्रै छु धेरै मलाई फुर्को नबना दिदीको मुस्कान र माधकताले भरिएको अनुहार मलाई खुब मन पऱ्यो मैले झन् थपेँ साँच्ची दिदी तपाईँलाई क्याम्पस ड्रेसमा खुब सुहाउँथ्यो तपाईँ स्कर्ट हाफ स्लिप सर्टमा एकदम सुन्दर देख्नुहुन्थ्यो मेरो कुरा दिदी निकै खुसी हुनुभयो दिदीले आफ्नो प्रशंसा गरेको मन पर्थ्यो हुन त यो हर केटीको स्वभाव तर दिदीको म प्रतिको नजर चेन्ज हुँदै गएको थियो दिदी मलाई एकदम ह्यान्डसम भन्नुहुन्थ्यो तर म मभन्दा पाँच जति दिदीलाई चिक्ने हिम्मत गर्न सकेको थिएन मात्र दिदी सम्झेर हस्त मचिन्थ्यो अक्सर हामी दिदीभाइ राति आठ बजीदेखि एघार बजीसम्म कुरा गर्थ्यौँ जुन भान्जी सुतेकी हुन्थे एकपल्ट दिदीले मलाई सोध्नुभयो कान्छु तँलाई मेरो के मनपर्छ म अप्ठ्यारोमा परेँ म त दिदीलाई दिदीको पुति मन परेको थियो त्यो त दिदीको हरेक अङ्ग मन पर्थ्यो त्यसैले मैले कुरा बनाउँदै भने तपाईँको सब कुरा मिलेको छ ज्यान साह्रै राम्रो लाग्छ उचाइ र मोटाइ एकदम फिट छ दिदीको चाक दिएपछि मोटाएको थियो दिदी झन् सेक्सी देख्नुभएको थियो मेरो कुराले दिदीले खुसी हुनुहुन्थ्यो दिदीले मलाई सोध्नुभयो तँलाई कस्तो केटी मनपर्छ मैले सोझेँ भने तपाईँले दिदीले हाँस्दै भन्नुभयो होइन तँलाई म त्यस्तै नै मनपर्छ है दिदीमा उन्माद आयो त्यसपछि दिदी खुसी भएर दिदीले मलाई केटी फसाउन निकै सिपालु रहेछ भन्नुभयो त्यस रात मेरो मनमा हलचल भयो केटी फसाउन सिपालु मतलब के म दिदीलाई फसाउँदै थिएँ पक्का पनि तर दिदीले बुझ्नुभयो मलाई एक किसिमको अनौठो र डर लाग्यो दिन बित्दै गयो दिदीका ती कुराले गर्दा म दिदीबाट पर भएँ तर दिदी मलाई खुब हुन्थ्यो मलाई त रिस पनि उठ्यो बुद्धि जिग्नु अनि थाहा पाउँछ भनेर के अरे मलाई सर्ट लाग्छ सुहाउँछ अरे के अरे मेरो फिगर राम्रो छ अरे के अरे म सुन्दर छु अरे हाहा खै दिदी बोलाउनु भयो क्या हो भयो दिदी मलाई खालि जिस्काउनु हुन्थ्यो कहिले काहीँ लाग्थ्यो दिदीभित्र को चिक्ने चाहनालाई झन् प्रब्लम हुन्छ आखिर त्यो रात पनि आयो भान्जी सुतेको थिएन हामी टिभी हेर्दै हेर्दैथ्यौँ दिदी र म अलग अलग बेडमा बसेर टिभी हेर्दै हेर्दैथ्यौँ दिदी र मेरो बेड आम्ने सामने थियो अचानक दिदीले पेटीकोट उचालेर आफ्नो मुख पुस्न लाग्नुभयो मेरो लाडो ठनक्क ठन्को दिदीको पुती देखियो दिदीले आज अन्जान भन्दै आफ्नो पुतीले मलाई देखाएपछि मैले कुरा बुझेँ दिदीको पुतीमा आगो बढेछ दिदीको पुतीमा काउकुती लागेछ दिदीको पुती चिलाएछ दिदी मलाई उहाँ चिक्ने उस्काउनुहुन्छ तै पनि बाटो क्लियर थिएन म एकपटकले दिदीको पुती हेर्दै थिएँ अचानक दिदीले पेटीकोट भयो के हेरेको खाउला चाहिँ गरी म अकमक्क भएँ दिदीले खुब हाँस्नु भयो अनि थप्नु भयो तँलाई दिदीको सुसु गर्ने ठाउँ पनि मनपर्छ क्या हो दिदीले मैले यस्तो रूपमा देखेको थिएन सायद यौनको भोकले दिदीमा धेरै मादकता छाएको थियो म नर्भस भएँ त्यसैले बाहिर निस्केँ दिदी घुप्चुप हुनुभयो सायद निराश पनि बाहिरबाट हिम्मत जुटाएर सरासर भित्र आएर ढोका लगाएँ मेरो सास फुल्दै थियो दिदीको अनुहार डरले रातो नर्भस देखिन्थ्यो म अघि बढेँ मेरो गिद्धे दृष्टि सिंह जस्तो चाललाई दिदी नर्भस हुँदै बोलो बाबु के भयो मैले दिदीको पछाडि केस समातेर दिदीको ओठमा लामो केस गरेँ दिदी पनि मेरो अँगालोमा बाँधिनु भयो मैले दिदीले अँगालोमा कसेँ अनि उहाँले तल्लो ओठ चुसेर गालामा किस गर्दा भने आई लभ यु दिदी दिदीले पनि मेरो गालामा चुम्न भयो आई लभ यु कान्छु म पेटीकोट बाहिरबाट दिदीको चाक मुसार्दै उहाँको नाक म गाला चुम्दै थिएँ दिदीले मेरो ढाड चुम्सुमै हुन्थ्यो मैले दिदीको पेटीकोटमाथि सर्काएर उहाँको नाङ्गो चाकमा हात हालेँ कति कमलो थियो दिदीको चल पुट्ठाहरू मैले खुब मसारेँ मेरो लाड ठन्केर दिदीको पुती खोज्दै थियो मैले दिदीको पेटीको अझ माथि उचालेर दिदीको चाकलाई आफूतिर दबाएँ मेरो लाडोले दिदीको पुतीको पातलो जङ्गल छुन पुग्यो मेरो लाडो फन फलाउन थाल्यो मैले दिदीलाई भने दिदी तपाईँलाई चिक्छु है दिदी बस अँ कान्छु भन्दै हुनुहुन्थ्यो मैले दिदीको का हातलाई आफ्नो लाडोमा लगाएँ दिदीले आगोबाट हात निकाले चाहिँ लाडोबाट हात निकाल्नु भयो मैले भने दिदी के भयो हल्लाइदिनुहोस् न दिदीको श्वास तेज हुँदै थियो उहाँले बिस्तारै मेरो लाडोलाई हातले समात्नु भयो मैले भने कस्तो छ दिदी दिदीले सासले बोल्नु भयो बासले निकै ठुलो छ मैले दिदीको गालामा चुम्दै भने दिदी म यसलाई तपाईँको कन्यामा छिराउँछु दिदीको मुखबाट श्वास श्वास श्वास आयो दिदीको ओठ केही बेर चुसेर मैले उहाँलाई खातमा सुताएँ मैले दिदीको बरा खोलेँ उहाँको दुध निकै गोला र कसिला थियो मैले केही बेर उहाँको दुध दुध मुसारे अनि चुसे मेरो लाडो एकदम कडा भएर आयो दिदीको दुध मिठो थियो छोड्नै मन लागेन एकछिनपछि पनि दिदीलाई भने दिदी हजुरलाई कति मजाकी हुनुहुन्छ दिदी केही बोल्नु भएन मैले दिदीको पेट खुब चाटेँ अनि दिदीको पुतीको टिसीलाई जिब्रोले जिस्काएँ दिदीको मुखबाट सुस्केर निस्क्यो मैले दिदीलाई भने तपाईँले भनेको होइन खाउँलाई चाहिँ हेरेको खाउँ त मैले खुब चाटे दिदीको हालत खराब भयो उहाँले पुतीबाट पानी निकाल्दै हुनुहुन्थ्यो म उठेँ अनि आफ्नो लाडोलाई दिदीको पुतीमा जोडले धक्का मारेँ दिदी ओइ मरे नि भन्नुभयो मेरो लाडो दिदीको पुतीमा पुरा घुसेको थियो मलाई दिदीको पुती एकदम तातो लाग्यो मैले भने के भयो दिदी सुसु दुख्यो अह बाबा कान्छु अह कति ठुलो भने मारिस् नि तैँले मैले दिदीको पुतीमा धक्का मार्दै भने नचाहिने कुरा नगर्नुहोस् बिहानको धक्का खाएर भान्जी पाएको तपाईँको सुसु कहाँ दुख्छ र मैले झट्का लगाउँथेँ दिदी अहिया गर्दै हुनुहुन्थ्यो साँच्ची नै मेरो लाडो दिदीको पुतीमा टाइट भएको थियो मैले दिदीलाई मस्त चिकेँ मेरो सबै बिउ दिदीको पुतीभित्र छाडिदिएँ दिदीले पनि भेनाको अभाव पुरा गर्नुभयो त्यस रात मैले अझै दुईपटक दिदीलाई चिकेँ दिदी आफ्नो प्रेग्नेन्सी डाउट चिन्तित हुन थालेपछि मैले दिदीलाई गर्व नबस्ने औषधि खुवाएर दैनिक चिक्न थालेँ आजकल दिदी आफ्नो पुतीमा काउकुती लाग्यो भने सर्ट निकालेर मलाई लोभ्याउनुहुन्छ तर मेरो मनपर्ने ड्रेस त साडी ब्लाउज हो घरमा सबै मैले दिदीले कट्टु कहिले नलाउनु आदेश दिएको खुसी खुसी पालना गर्नुहुन्छ मलाई किचनमा काम गर्दा गरेको दिदीलाई अचानक पछाडिबाट सारी फर्काएर दुध समाउँदै चिक्न खुब मजा लाग्छ उहाँको पुतीबाट बिरेर यौनी र लडेर किचनको भुइँमा झरेको कस्तो राम्रो भिडियो खिचेको पनि छु म अझै पनि दिदीलाई मस्त चिक्छु दिदी झन् आजकल बढी सेक्सी देख्नुहुन्छ बिना नआउन्जेल दिदी मेरी प्रियतामा हो तर कहिले काहीँ लाग्छ दिदीलाई बिनाबाट टाढै लगेर सदाभर चिकिरहँ मेरो भेना साह्रै लक्की मेरो दिदी जस्तै बुलेट माल पऱ्यो मलाई जलाउनुहुन्छ म दिदीलाई सोध्छु दिदी तपाईँलाई भेना र ममा को मनपर्छ दिदी मेरो लाडो सोच्नु भन्नुहुन्छ मलाई त तेरै माया लाग्छ तनै मनपर्छ आखिर दिदी मेरै न हो सोच्ने भन्ने पो भेनाको दिदीको पुती बगैँचा मेरै त हो